पर्सिदेऊ न सधैँ तिमी मेरो साथमा मक्क पर्सु तिम्रा मिठा मिठा बातमा दिनमा रातमा तिम्रै सम्झना सुन गर्छु म कुरा केवल तिम्रै बारेमा तिमी मेरो मनमा आत्मामा रातको सपनी गौ गगनामा पाउँछौ तिम्रै वर्णन मेरो हर भाग्यमा तिम्रो कोमल मायालाई रे उन साटोमा तिमी मेरो मनमा तिमी मेरो आत्मामा मेरो चोखो माया सधैँ सिम्रो साथमा तिमी मेरो मनमा Listen up baby म भए तिम्रो लागि क्रेजी मलाई टेन्सन हुन्छ तिम्रै साय पनि फेरि मेरो मनलाई छुन्छ रुन्छ यो मन बेसै मायाको अर्थ बुझे मैले तिमीलाई पाएदेखि एनएस काइनस केवी वेन ना एरान कल्पना गर्छु तिम्रो यादमा हराउ and now that you gone everything is a आत्मा तिमी मेरो मनमा तिमी मेरो आत्मामा मेरो छको माया सधैँ तिम्रो साथमा मेरो नै साथमा केही साथ into सुन दिनमा वाटमा घडीको हर चालमा चाहन्छु म तिम्रो खुसीहरूलाई सम्हाल्न अङ्गाल्न त्यो मलाई भित्री मनका भावना माया गर्छु म तिमीलाई कसैलाई देखाउन होइन निश्चल छ मेरो ममता मनमा कुनै पाप छैन आँसु छ होस् खुसीको तिम्रो मलाई रुवाउँदिन भुल्दिन कुनै छन् र तिम्रा दिनहरू खुसी छु म तिमीलाई पाएर माया मायालु सासोमा तिमी मेरो मनमा तिमी मेरो आत्मामा मेरो छोटो माया सधैँ तिम्रो सासोमा